यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोफ Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच समयसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा सरकारले जिल्ला अनुसार बजेटको विनियोजन गरेको रातो किताब छाप्न नसक्दा संसद बैठक प्रभावित भएको छ सभासदहरूले विनियोजित बजेटको शीर्षक अनुसार छलफल गर्नुपर्ने भएकाले रातो किताब नछापिँदा संसद बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ रातो किताब छापेपछि संसद बैठक बसेर फेरि बजेटका विषयमा छलफल हुनेछ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भदौको मध्येसम्ममा बजेट माथि माथिको छलफल सकिने जानकारी दिनुभयो सभासदहरूले यसअघिको छलफलमा बजेटलाई परिमार्जन गर्न माग गरेका छन् अर्थ मन्त्रालयका अनुसार रातो किताब छाप्न अझै एक हप्ता कुर्नुपर्नेछ सभामुख सुभाष सिंह सिंहवाङले विस्तृत छलफलका लागि भदौ पाँच गतिसम्म अवधि निर्धारण गर्नु भएको छ व्यवस्थापिका संसदको अर्को बैठक यही साउन आठ गते एघार बजे बस्नेछ इराकमा द्वन्द्वको कारण समस्यामा परेका नेपालीको उद्धार र खोजीको काम तीव्र भइरहेको सरकारले जनाएको छ परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक दित्तालका अनुसार उद्धारका लागि पोकेको सरकारी टोलीले आवश्यक काम गरिरहेको छ समस्यामा परेका जनालाई शुक्रबार राति काठमाडौँ ल्याइएको छ टोलीले समस्यामा परेका नेपाली भेटिएमा तत्काल उद्धार गरेर नेपाल पठाउने प्रवक्ता अधितालले बताउनुभयो इजरायलमा भने त्यहाँको द्वन्दबाट नेपालीलाई कुनै पनि प्रकारको समस्या नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ कसैले समस्या भोगेमा त्यहाँबाट पनि नेपालीको पनि उद्धार गर्ने सरकारले जनाएको छ इजरायलमा रहेको नेपाली दूतावासले द्वन्दका कारण उत्पन्न असहज परिस्थितिबाट बस्न सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ इजरायल क्षेत्रमा झण्डै छ हजार नेपाली रहेको अनुमान छ काठमाडौँबाट तातो पानी जाँदै गरेको ना दुई ख तीन एक पाँच र ना दुई ख पाँच आठ छ आठ नम्बरको मोबाइल मोबाइल फ्यानमा चेक जाँच गर्दा एक हजार छयालिस किलो रक्त चन्दन बरामद गरिएको जिल्ला प्रहरीकाले सिन्धुपाल्चोकका डिएसपी भरत बोहराले जानकारी दिनुभयो बोहराका अनुसार ना दुई ख पाँच आठ छ आठ नम्बरको फ्यानमा आठ सय साठी किलो र ना दुई ख तीन एक पाँच नम्बरको फ्यानबाट एक सय छयासी किलो रक्तचन्दन बरामद गरिएको हो रक्तचन्दनसँगै तातो पानीका चारका फुर्वा तामाङ लिस्ती छका छेवाङ लामा लिस्ती एकका मिङयार शेर्पा र सोही ठाउँका दोर्जे शेर्पालाई पक्राउ गरिएको डीएसपी बोराले जानकारी दिनुभयो बरामद गरिएका रक्तचन्दन इप्राका बाह्र बेसीमा राखिएको र आइतबार वन कार्यालयलाई बुझाइने बोहराले बताउनुभयो रक्तचन्दन सहित पक्राउ परेका चारैजनालाई इप्रबा बाह्र बेसीमा राखिएको र थप पछि कारवाही गरिने प्रहरीले सुनाएको छ चीनको दक्षिणी भागमा शक्तिशाली तुफान आएको छ चालिस वर्षमा आएको बलियो तुफानले जनजीवन प्रभावित बनाएको छ तुफानले छिमेकी मुलुक फिलिपिन्सलाई पनि प्रभावित बनाएको छ तुफानका कारण फिलिपिन्समा सोह्र व्यक्तिको मृत्यु भइसकेको छ चीनको राष्ट्रिय जलवायु विज्ञान केन्द्रले वृहत तुफान रामासु पछि हाइनान द्वीपमा प्रवेश गरेको जानकारी दिएको छ यस तुफानको गति दुई सय सोह्र किलोमिटर प्रति घण्टा रहेको बताइएको छ यस तुफानले यस क्षेत्रमा व्यापक वर्षा गराउने अनुमान गरिएको छ यस क्षेत्रमा सन् उन्नाइस सय त्रिहत्तर पछि आएको यो नै सबैभन्दा ठूलो तुफान भएको बताइएको छ फिलिपिन्सको राष्ट्रिय बलको जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदले मनिलालाई तुफानले प्रभावित बनाएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देश अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको थियो फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै संघ र संघका पदाधिकारीलाई पुनर्बहाली गरेपछि प्रतिबन्ध हटाएको फिफाले सुनाएको छ प्रतिबन्ध हटेपछि नाइजेरियाको राष्ट्रिय टोलीले तथा क्लबहरूले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछन् विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्य समिति चयन गर्न निर्देशन दिएको थियो यस्तै ब्राजिलबाट घर फर्किएका नाइजेरिया फुटबल संघका पदाधिकारीलाई विमानस्थलबाट पक्राउ गरी जेल हालिएको थियो जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरूले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्ने चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेटरको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one भोजनका लागि सुन्नु हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी